खुसी छैन कसारी हाँसु भएको छु मरौँ के बाँचौँ तिमी त पराईको भने तिमी त पराईको हुन तपाईँको उहाँले छ looking